सुदूरपश्चिमका महिलाहरूले महिनाको चार दिन गोठमा सुत्नुपर्ने बाध्यता धर्म आस्थाका कारण सौपडी प्रथा हटाउन समस्या सुदूरपश्चिममा वर्षनी मानव हत्याका घटना बढ्दै हत्याका घटना सबैभन्दा बढी कञ्चनपुरमा पश्चिमी सिमानाका गड्डाचौकी हुँदै नेपाल भित्रने पर्यटकको संख्यामा वृद्धि सुदूरपश्चिमका क्षेत्रभन्दा पनि अन्य क्षेत्रका लागि पर्यटकको आवागमन र बाजरामा ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिमका महिलाहरूले महिनाको चार दिन गोठमा सोध्नुपर्ने बाध्यता रहेको छ किशोरी तथा महिलाहरू महिनावारी भएको समयमा गोठमै सोध्ने प्रथा अझै नहटेका कारण उनीहरू गोठमा सोध्न बाध्य भएका हुन् महिलाहरू गाई गोरु तथा बाख्रा बाँध्ने गोठसँगै अर्कै कोठामा बस्ने गरेका छन् महिनावारी भएको शुरूको दिनदेखि चार दिनसम्म महिला तथा किशोरले छाउ बार्ने गरेका कारणले गोठमा सोध्नु परेको बझाङको जयपृथ्वी नगरपालिका कि धामी कि सीता सिंहले बताउनु भएको छ घरमा बसे देउता रिसाउने भन्ने डरका कारणले महिनावारी भएका बेला र सुत्केरी भएका बेला छाउगोटमा बस्ने गरेको उहाँको भनाइ छ जय पृथ्वी नगरपालिकामा मात्र नभई यो परम्परा बझाङ जिल्लाका सबै गाविसहरूमा रहेको नागरिक समाजका अगुवा धर्मजङ बहादुर सिंहले बताउनु भएको छ उहाँका अनुसार छाउगोट मुक्त गरेका गाविसहरूमा समेत महिलाहरू सात दिनसम्म छाउगोटमा नै बस्छन् यो प्रथाको अन्त्य गर्न निकै नै समस्या रहेको छ महिला अधिकार कर्मी सीता सिंहका अनुसार यो प्रथाको अन्त्य नगर्न सक्नुको कारण यी जिल्लाका सबै व्यक्तिहरू धर्ममा आस्था गर्छन् धामीले भनेको कुरामा विश्वास बढ़ी गर्छन् देवतालाई बढी मान्छन् त्यसै कारणले यो प्रथा अन्त्य गर्न निकै कठिन रहेको छ सुदूरपश्चिममा हत्याका घटना वर्षेनी बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ क्षेत्रीय कार्यालय क्षेत्रीय प्रहरी कार्यालय दिपालले दिएको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा सुदूरपश्चिममा बाह्रसठी जनाको हत्या भएको छ यसअघिका दुई वर्षमा क्रमशः साठी र छप्पन्न जनाको हत्या भएको थियो तथ्याङ्क अनुसार गत वर्ष सबैभन्दा बढ़ी कञ्चनपुरमा हत्या भएको छ यस जिल्लामा पाँच महिला र बाह्र पुरूष गरी जनाको हत्या भएको छ यस्तै कैलालीमा तेह्रजना डोटीमा आठजना र बाजुरामा सातजनाको हत्या भएको छ यस्तै बझाङमा पाँच बैतरीमा चार र छाम र दार्चुलामा तीन तीन र डडेलधुरामा दुई पुरूषको हत्या भएको छ यस्तै तीन वर्षीय अवधिमा अठासी जनाको हत्या गर्ने प्रयास भएको छ उनीहरूको ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ज्यान लिने गरी हमला गरिएकामा उनातिस महिला र उनासाठी पुरूष रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ यस अवधिमा तीन जनाको भवितव्यले ज्यान गएको छ ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय डडेलधुरा शाखाले जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई टीका लगाइदिएको छ जिल्ला कारागार शाखा डडेलधुरामा रहेका कैदी जीवन बिताइरहेकाहरूलाई ब्रह्मकुमारी गंगा कार्की र ब्रह्मकुमार नवराज भण्डारले दशैंको टीका लगाइदिनु भएको हो कारागारमा रहेका अडचालिस जना मध्ये टीका लगाउन इच्छुक पैंतिस जनालाई टीका लगाई प्रसाद बाँडिएको ब्रह्मकुमार नवराज भण्डारले जानकारी दिनुभएको छ बैतडीको मल्लादेही एक स्थित डिलासिनी भगवती मन्दिरमा लाग्ने दशैंको मेला पन्ध्र वर्षपछि मनाइएको छ महानवमी र दशैंको दिन मनाइने मेला हिजो सम्पन्न भएको हो जात्रामा दलित र गैर दलित मिलेर डिलासिनी भगवतीको पूजा आजा गरिएको छ मन्दिरमा हिजो आधा दर्जन राँगा र दुई दर्जन बोकाको बलि चढ़ाइएको छ पन्ध्र वर्षपछि लागेको मेला शान्तिपूर्ण हिसाबले सम्पन्न भएको स्थानीयले बताएका छन् यसैबीच बलि चढ़ाइएका राँगाको व्यवस्थापनको जिम्मा मन्दिर व्यवस्थापन समितिलाई दिएको छ मेला भर्न जिल्लाका विभिन्न क्षेत्रका भक्तजनहरूको घुइँचो लागेको थियो दार्चुलाको दोहो क्षेत्रकै ठूलो जात्राको रूपमा मनाइने ब्रह्म जात्रा हिकिला गाविसमा शान्तिपूर्ण भएको छ सोमबार रातिदेखि मंगलबार बिहानसम्म जात्रा मनाइएको हो जात्रा रात्रिकालीन समयमा भएको भए पनि शान्तिपूर्ण भएको छ रातभर स्थानीय भाषामा दमाहा बजाउने काम भएको छ भने मंगलबार ब्रह्म मन्दिरमा बलिदिने काम भएको छ मंगलबार मात्र मन्दिरमा छ्यालिस बोका बलि दिइएको छ धान खेती पूजनको रूपमा लिइने यो जात्रामा दोहो क्षेत्रका आधा दर्जन बढ़ी गाविसबाट बाजा गाजा सहित श्रद्धालुहरू सहभागी भएको स्थानीय विशंसीय धामीले जानकारी दिनुभएको छ जात्रालाई व्यवस्थित गर्न खलंगाबाट सीमा सुरक्षा गोलमा दार्चुलाबाट सशस्त्र प्रहरी खटिएको थियो जात्रा शान्तिपूर्ण भएपछि सशस्त्र प्रहरी मंगलबार खलंगा फर्किएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र चौसिरले जानकारी दिनुभएको छ दशैं अवधिभर जिल्लाको अवस्था शान्तिपूर्ण रहेको जिल्ला रहेको प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio Unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ पश्चिमी सिमानाका गड्डाचोके हुँदै स्थलमार्ग भएर आउने पर्यटकको संख्यामा वृद्धि भएको छ गड्डाचोके स्थित अध्यागमन कार्यालयको तथ्याङ्क अनुसार कञ्चनपुरको पश्चिमी नाकाबाट तीन वर्ष यतादेखि नेपाल भित्रिने पर्यटकको संख्या बढ्दै गएको हो नेपालमा शान्ति सुव्यवस्था सुदृढ हुँदै गएपछि यस नाका भएर भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्यामा वृद्धि भएको कार्यालयका प्रमुख पदमराज भट्टले बताउनु भएको छ गड्डचौकी नाका भएर सन् दुई हजार पन्ध्रमा दुई हजार साठी पर्यटक भित्रिएका थिए भने सन् दुई हजार सोह्रको सेप्टेम्बर महिनासम्म एक हजार छ सय त्रिहत्तर पर्यटक भित्रिएका छन् जुन गत वर्षको यही अवधिको भन्दा पर्यटक भित्रिने संख्यामा आधाले बढ़ी भएको अधिकृत भट्टले बताउनुभयो सन् दुई हजार पन्ध्रमा यसै नाका भएर एक पाँच सय छत्तीस पर्यटक बाहिरिएकामा सन् दुई हजार सोह्रको सेप्टेम्बरसम्म एक हजार एक सय एकासी पर्यटक बाहिरिएका छन् सन् दुई हजार तेह्रमा यस सिमानाका भएर एक हजार छ सय उनाचालिस भित्रिएका थिए भने सोही अवधिमा एक हजार छ सय दस पर्यटक बाहिरिएका थिए सन् दुई हजार चौधमा एक हजार आठ सय आठ पर्यटक भित्रिएकामा सोही अवधिमा एक हजार पाँच सय नब्बे पर्यटक बाहिरिएको कार्यालयले जनाएको छ सीमा पुल वनवासा खुल्ने समय बढ्नु यातायात र सड़क लगायतमा हुँदै आएको सुधारले स्थलमार्ग भएर आउने पर्यटक बढ़न थालेको कार्यालय प्रमुख भट्टको भनाइरहेको छ गड्डा चौकी सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रसुवा काकडभिट्टा भैरवा धनगढ़ी नेपालगंज लगायतका आठ नाकाबाट विदेशी पर्यटक नेपाल आउने गर्दछन् गड्डा चौकी नाकाबाट आउने पर्यटक बर्दिया चितौ चितवन काठमाण्डु पोखरा कर्णाली घुम्नका लागि बढ़ी भित्रिने गरेका छन् पछिल्लो समय शुक्ला फाँटा र खप्तड घुम्न आउने पर्यटकको संख्यामा समेत वृद्धि भएको छ बैतडी लगायत सुदूरपश्चिममा बालिकाको अवस्था दयनीय भएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला अधिकृत गणेश साईले बताउनु भएको छ विश्व बालिका दिवसको अवसरमा संचारकर्मीसँग कुरा गर्दै साईले समग्र तुलनामा बालक भन्दा बालिकाको अवस्था दयनीय रहेको उहाँले बताउनुभयो बैतडीमा पनि शिक्षा स्वास्थ्यमा पनि बालबालिका पछाडि परेका छन् भने सामाजिक कार्यमा पनि बालबालिकाको उपस्थिति न्यून हुने गरेको उहाँले बताउनुभयो लैंगिक विभेदका कारणले बालकले आफ्नो निर्णय प्रक्रियामा भाग लिन नसकेको उहाँले बताउनु भएको छ यसले गर्दा बालिकाको मानसिक रूपमा नै समस्या देखिएको छ बैतडी लगायत सुदूरपश्चिममा बाल विवाहले गर्दा बालिकाको अवस्था झनै दयनीय भएको उहाँले बताउनुभयो बैतडीमा अहिले पहिलेको तुलनामा भन्दा अहिले बाल बाल विवाहमा केही न्यूनीकरण भएको साईले बताउनु भएको छ विभिन्न संघ संस्थाले बाल बालिकाको क्षेत्रमा काम गरिरहेको भए पनि सोचे अनुरूप बाल विवाह न्यूनीकरण हुन नसकेको उहाँको भनाइ छ केही गाविसमा किशोरी वृत्तको सहयोगमा बाल विवाह रोकिएको उदाहरण दिँदै साईले अझै पनि बाल विवाह न्यूनीकरणको अवस्था सन्तोषजनक नभएको बताउनु भएको छ अब सड़क तथा सवारीसँग सम्बन्धी सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो दिउँसो कैलालीको लम्कीचुहा नगरपालिका छ अनामपुरको भित्री सड़क खण्डमा से पाँच प चार सात आठ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एकजना वृद्ध गम्भीर घाइते भएकी छन् पैदल यात्रा गरिरहेकी सोही ठाउँकी वर्ष पचहत्तरकी विष्णादेवी थापालाई मोटरसाइकलले ठक्कर दिएको हो उनलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज लगिएको छ ठक्कर दिने मोटरसाइकल चालक भने फरार रहेका छन् यसैबीच बाजरामा ट्राक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ गैराती दस बजी जिल्लाको ब्रह्मतोला तीन कोडी भन्ने स्थानमा आँटीजौरबाट बल्दे आउँदै गरेको से एक त अठासी उनानब्बे नम्बरको ट्राक्टरको ट्रालीमा बसेका जिल्लाकै कैलाश माण्डो छ बस्ने पैंचालिस वर्षका गोरख खसेर घटनास्थलमै मृत्यु भएको हो अब आज दिनभरिको मौसमी पूर्वानुमान आज दिउँसो विशेष गरी देशभरि नै मौसम बदलिरहनेछ